भएको हुँदा यस जिल्लामा यही भाद्र सोह्र गतेमा भएको सर्वदलीय सर्वपक्षीय बैठकबाट यही असोज एक गतेदेखि प्लास्टिक ज्वालाको आयात निर्यात बिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय भएको छ अत उक्त रोक लगाउने कार्य हुनु पूर्व उद्योगी व्यापारी प्रयोगकर्ताहरूले आफूसँग मौजदात रहेका प्लास्टिक झोलाहरूको उपयुक्त व्यवस्थापन गर्नुका साथै तिनको वैकल्पिक व्यवस्था समेत गरी डडेलधुरा जिल्लालाई स्वच्छ सफा र सुन्दर राख्न सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ डडेलधुरा उद्योग वाणिज्य संघ र अमरगढी नगरपालिका कार्यालय डडेलधुरा जिल्ला कृषि विकास कार्यालय डडेलधुराको साना सिँचाइ सहकारी सिँचाइ तथा प्लास्टिक पोखरी निर्माणको लागि निवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना यस कार्यालयको आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको वार्षिक कार्यक्रम अनुसार सहकारी खेती साना सिंचाई तथा मल बिउ ढुवानी कार्यक्रम र कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत सञ्चालन गरिने साना सिंचाई सहकारी सिंचाई र प्लास्टिक पोखरी निर्माण तथा मर्म सुधार कार्यक्रमका लागि यस कार्यालयमा विधिवत रूपमा दर्ता भएका कृषि समूह तथा कृषि सहकारी संस्थाले आउँदो असोज दस गते कार्यालय समयभित्र आफूलाई पाएक पर्ने कृषि सेवा केन्द्र तथा जिल्ला कृषि विकास कार्यालय डडेलधुरामा पूर्वक निवेदन भरि दर्ता गराउन हुन सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू समूह तथा कृषि सहकारी दर्ता प्रमाण पत्रको प्रतिलिपि योजना माग गर्न बसेको समूह सहकारीको निर्णयको प्रतिलिपि लागत साझेदारी प्रष्ट रूपमा भरिएको निवेदन तथा अनुसूची फारमहरू सम्बन्धित नगरपालिका तथा गाविस र कृषि सेवा केन्द्रको सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपि र साना सिँचाइ तथा प्लास्टिक पोखरीका लागि रु सय र सहकारी सिँचाइका लागि रु तिन सयको राजस्व रसिद नोट सहकारी सिँचाइका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष आलिताल गाङखेत असीग्राम नवदुर्गा बेलापुर भद्रपुर सिपुर देउल दिव्यपुर बागेश्वरमा दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र निवेदन दर्ता गर्न सक्नुहुनेछ पुनश योजनाको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डडेलधुरा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइट डब्लु बाट डाउनलोड गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उप कुनै कारवाही हुने छैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलधुरा तथा पाएक पर्ने कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु भूमि सुधार तथा व्यवस्था मन्त्रालयले मध्य र सुदूरपश्चिमका मुक्त हलियाहरूको पुनस्थापनाको काम दुई वर्षभित्र सकाउने भएको छ मन्त्रालयले आज डडेलधुरामा आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सहसचिव टीकाराम घिमिरेले चालु आर्थिक वर्षभित्र छवटा जिल्लाका मुक्त हलियाहरूको पुनस्थापना गर्ने र बाँकी रहेका छ जिल्लाको त्यसपछि पुनस्थापना गर्ने योजना रहेको जानकारी गराउनु भएको हो मध्य र सुदूरपश्चिमका बाह्र जिल्लाका मुक्त हलिया पुनस्थापना जिल्ला समितिका सदस्य सचिव र कर्मचारीहरूका लागि आयोजित कार्यक्रममा सहसचिव घिमिरेले मुक्त पछिको हलियाहरूको अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले चाँडो पुनस्थापनाको काम सिद्ध्याउन लागेको जानकारी दिएका छन् तर जिल्ला तहमा प्रभावकारी काम नहुँदा छिटो सम्पन्न गर्न चुनौती भने धेरै रहेको उनको भनाइरहेको छ विनियोजित बजेट खर्च नहुँदा समय लम्बी रहेको उनले बताएका छन् मन्त्रालयबाट बजेट निकासा भइसकेको छ तर जिल्ला तहमा खर्च भइसकेको छैन गत वर्ष बयालिस करोड़ विनियोजन गरिएकोमा तेइस करोड़ मात्र खर्च भयो उनले भनी जिल्लाबाट पुनस्थापनाको रकम पुनः रकम कम भयो भन्ने गरिन्छ यो वर्ष बजेट झनै बढ़ाएका छौं हामीले जिल्लाको माग अनुसार सरकारसँग रकम माग्दै जाने अनि जिल्ला तहमा खर्च नहुने अनि सरकारलाई रकम बढ़ाउन पर्यो भन्दा खर्च नै नगर्ने किन रकम बढ़ाउने भन्ने प्रश्न आउँछ त्यसपछि हामीले जवाब दिने ठाउँ नै हुँदैन शुरूआतमा सरकार र हलियाहरूको क्षेत्रमा काम गर्ने संघ संस्था लगायतको संयुक्त समन्वयमा विक्रमसम्म दुई हजार पैसठी भदौ एक्कीस गते हलिया मुक्ति गर्दा उन्नाइस हजार उन्सठी हलिया परिवारहरूको तथ्याङ्क रहेको थियो पछि केही दोहोरिएको भन्दै तथ्याङ्कलाई पुनरावलोकन गर्दा सोह्र हजार नौ सय त्रिपन्न मुक्त हलिया परिवार रहेको भेटिएको थियो अहिलेसम्म ती सोह्र हजार मुक्त हलियाहरूमध्ये आठ हजार मात्रै प्रमाणीकरण भएको र बाँकी आठ हजार मुक्त हलियाहरू खोज्नमै समस्या रहेको भएको मन्त्रालयका सह सचिव घिमिरेले बताउनु भएको छ मुक्त हलियाहरूको छिटो पुनस्थापना हुनुपर्छ भन्ने अरूको मात्रै होइन हाम्रो पनि चाहना हो तर प्रमाणीकरणकै लागि मुक्त हलियाहरू सम्पर्कमा आइरहेका छैनन् उनले भने हलियाहरूको छाता संगठन राष्ट्रिय हलिया मुक्ति समाज महासंघलाई प्रमाणीकरणको लागि मुक्त हलियाहरू सम्पर्कमा ल्याउन हामीले बारम्बार आग्रह गरिरहेका छौं उहाँहरूले विभिन्न कारण देखाएर सम्पर्कमा ल्याउन सक्नुहुन्न हामीलाई मात्र दोष दिएर फलो हुँदैन कार्यक्रममै मन्त्रालयका उपसचिव गोकर्ण शर्माले मुक्त हलियाहरूलाई भेडा बाख्रा जस्तै सड़कमा नछोड्ने र मन्त्रालयले आफू आफ्नो दायित्व निभाउने बताएका छन् हालिया पुनस्थापनामा रकम थोरै भयो भन्ने सहभागीहरूको जिज्ञासालाई मेटाउने क्रममा उपसचिव शर्माले जग्गा नपाएर रकम उपलब्ध गराएको र सरकारको आफ्नै जग्गा भइदिएको भए किन्नुपर्ने अवस्था नै नआउने बताउँदै न्यूनतामा काम सरकारले गरिदिने र बाँकी जीवन उकास्ने काम मुक्त हलियाहरूकै हातमा रहेको बताएका छन् केन्द्रीय कार्ययोजना अनुसार छ जिल्लामा एकपटक र बाँकी छ जिल्लामा अर्को पटक काम गर्ने तयारी रहेको उनले बताएका छन् तर कार्यक्रममा राष्ट्रिय हलिया मुक्ति समाज महासंघका अध्यक्ष राजुराम फूलले पुनस्थापना र वर्गीकरणमा सरकार गम्भीर नबनेको भन्दै अख्तियारसम्म जाने सम्मको चेतावनी दिएका छन् साथै उनले अधिकार सम्पन्न कार्यदल गठन गर्नुपर्ने पनि बताएका छन् त्यस्तै कार्यक्रममा सहभागी राजनीतिक दलहरूले भने वर्तमान कार्यनीतिले मुक्त हलियाहरूको पुनस्थापना हुन नसक्ने बताए भने प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले छूट हलियाहरूलाई समावेश गर्न आग्रह आग्रह गरेका छन् उनले वर्गीकरणमा समस्या रहेको समेत बताएका छन् तर यता मन्त्रालयका सहसचिव घिमिरेले भने महासंघका अनुसार झण्डै दस हजार जति छूट रहेका हलियाहरूको पछि नलाग्ने बताएका छन् नेपाल सरकार र हलिया अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाको संयुक्त सहभागितामा शुरूमा मुक्त घोषणा गरेका हलियाहरूको क्षेत्रमा काम सम्पन्न गर्ने र अहिले छूट हलियाको विषयतिर प्रवेश नगर्ने बताएका छनृ बाजुराको कोल्टी गाविसमा रहेको पञ्चलक्ष्मी निमावि सिराडीमा आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा टुहरा बालबालिकाका लागि आएको छात्रवृत्ति रकममा समेत दुरूपयोग भएको छ छात्रा दलित र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक वर्षका लागि लागिसक्दा पनि विद्यार्थीले नपाएको बताएका छन् जिल्ला शिक्षा कार्यालय बाजुराले दुई हजार बहत्तर साल पुस छ गते विद्यालयको खातामा रकम पठाएको थियो तर अहिलेसम्म छात्रवृत्ति नपाएको कक्षा छमा पढ्ने दलित छात्रा शीतलपुरा चौधराले बताएकी छिन् जिल्ला शिक्षा कार्यालय बाजुराले अडसठी जना छात्रलाई चार सयका दरले सताइस हजार तीन सय त्रियासी दलिततर्फ एक सय बाह्रजना विद्यार्थीका लागि चार सयका दरले चौवालिस हजार आठ सय र पाँचजनालाई एक हजारका दरले पाँच हजार रूपियाँ अपाङ्ग छात्रवृत्ति गरी जम्मा सतहत्तर हजार एक सय त्रियासी रूपियाँ पठाएको थियो अघिल्लो वर्षको पुसमा पठाएको भए पनि विद्यार्थीको हातमा अहिलेसम्म परेको छैन गरीब पिछडिएको वर्ग दलित छात्रा अपाङ्ग र झेन्डार विद्यार्थीलाई विद्यालयको पहुँचमा पुर्याउनका लागि सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ तर पञ्चलक्ष्मी निमाविले भने विद्यार्थीलाई वितरण गरेको छैन विद्यालयमा पढ्ने शीतलपुरा चदरा पानसा चदरा र गंगा चदराले आर्थिक अभावमा कापी कलम किन्न सकेका छैनन् हामीलाई छात्रवृत्ति कहिले दिन्छन् कहिले दिँदैनन् गएको वर्ष नपाएकाले सरले पनि केही भनेका छैनन् पानसा चदराले भनिन् विद्यालयका प्रधानाध्यापक मंगल विश्वकर्माले भन्नुभयो अभिभावक र विद्यालय व्यवस्थापन समितिको मौखिक सहमतिमा विद्यालयको भवन निर्माणमा त्यो रकम खर्च गरेको हो जिल्ला शिक्षा कार्यालय बाजुराले तेह्र लाख पचास हजारको दुई कोठी भवन निर्माणका लागि रकम दिएको थियो पहिलो किस्ताले भवन निर्माण गर्न नपुगेका कारण सबैको सहमतिमा भवन निर्माणमा खर्च गरेको उहाँको भनाइ छ सबैको मौखिक सहमतिमा भवन निर्माणको दोस्रो किस्ता आएपछि छात्रवृत्ति वितरण गर्ने सहमतिका आधारमा छात्रवृत्तिको रकम खर्च गरे पनि भवन निर्माण नसकिएका कारण दोस्रो किस्ता नआएकाले वितरण नगरेको उहाँले दावी गर्नु भएको छ भवन निर्माण भएको गएको असारमा सकिनुपर्ने भए पनि अहिलेसम्म सम्पन्न भएको छैन जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति प्रेमराज रेग्मीले भन्नुभयो हामीलाई छात्रवृत्ति वितरण गरेको विद्यालयबाट जानकारी आएको तर विद्यार्थीले पाए नपाएको कुनै जानकारी छैन जिल्ला शिक्षा कार्यालय बाजुराका प्राविधिक सहायक रमेश रेग्मीका अनुसार गएको वर्षको छात्रवृत्ति सबै विद्यालयको खातामा हालेर असार महिनामा भरपाई आइसकेको छ त्यो विद्यालयले वितरण गरे नगरेको खोजी गर्ने बताउनु भएको छ जिल्लामा शिक्षा क्षेत्रमा अनुगमन हुन नसक्दा शिक्षा क्षेत्रको रकम अनियमित भइरहेको पाइएको छ दार्चुलामा चार वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरले पक्राउ गरेको छ बलात्कारको आरोपमा धौलाकोट चारका अठार वर्षीय प्रेम सिंह धामीलाई पक्राउ गरेको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभएको छ सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ धामी विरूद्ध दार्चुला जिल्ला अदालतमा जबरजस्तीकरणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ धामी बलात्कृत बालिकाको मामा नाता पर्ने समेत खुल्ला आएको छ यस्तै कञ्चनपुरमा एघार वर्षीय बालिकालाई जबरजस्ती खरानी गर्न खोज्ने एक युवकलाई प्रहरले पक्राउ गरेको छ पक्राउ पर्नेमा बेदकोट नगरपालिकाका बाह्र बाह्रका तीस वर्षीय युवक महादेव नाथ रहेका छन् बालिकालाई बिहानको समयमा घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गर्न खोजेको आरोपमा नाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ बालिकाका आफन्तले दिएको जहारीका आधारमा नाथलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने प्रबन्धी पैसा असुल्ने एकजना पक्राउ परेका छन् बाजुरा जय बागेश्वरी गाविस एक पिपल गाउँ घरभई हाल काठमाडौँ कोटेश्वर टिका थली डेरा गरी बस्ने पच्चीस वर्षीय हेमन्त भनिने हिक्मत थापालाई प्रहरले कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरेको हो थापाले बेदकोट नगरपालिका तेह्रका पदमराज भण्डारी र मिथुन राणाबाट ठूलो रकमले ठगी गरेका थिए पीड़ित युवकको जाहारीका आधारमा थापालाई भदौ बीस गते पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब परीक्षक नैसिंह कार्कीले जानकारी दिएका छन् उनले ठगी मुद्दा अन्तर्गत थापामाथि अनुसन्धान प्रक्रिया शुरू गरेको जानकारी दिएका छन् बाजुराका निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले गृह मन्त्रालयले दिएको निर्देशन अवज्ञा गरेका छन् गैर सरकारी निकायले सञ्चालन गर्ने कार्यक्रममा सहभागी नहुन दिएको मन्त्रालयको निर्देशनको शाहीले अवज्ञा गरेका हुन् शाहीले मन्त्रालयको निर्देशन अवज्ञा गर्दै मंगलबार युवा अभियान नामक गैर सरकारी संस्थाले सञ्चालन गरेको कार्यक्रममा सहभागी भएका छन् गृह मन्त्रालयले जिल्ला तहमा कुनै पनि गैर सरकारी संस्थाका कार्यक्रमहरूमा सहभागी नहुनु भन्दै साता अघि जारी गरेको निर्देशन जारी गरेको थियो कार्यक्रम युवा अभियान युएनएपीए र रेस्टलेस नामक गैर सरकारी संस्थाले संयुक्त रूपमा संचालन गरेका थिए जिल्ला तहमा युवा सञ्जाल नामक गैर सरकारी संस्था स्थानीय आयोजक बनेको थियो सहभागी नहुन निर्देशन हुँदाहुँदै पनि निमित्त प्रमुख जिल्ला अधिकारी शाहीले मन्त्रालयको निर्देशन उल्लंघन गरेका हुन प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ भने हाल जिल्ला बाहिर छन् गृह मन्त्रालयले सचिव स्तरीय निर्णय गरे यही भदौ बाह्र गते क्षेत्रीय प्रशासन कार्यालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई कुनै पनि गैर सरकारी संस्थाका कार्यक्रममा सहभागी नहुन लिखित निर्देशन जारी गरेको थियो निमित्तको जिम्मेवारी पाएका सहायक प्रमुख जिल्ला अधिकारी साईले निर्देशनको अवज्ञा गरेर सहभागी बनेका थिए साई जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीको कामलाई थाती राख्दै उक्त गैर सरकारी संस्थाद्वारा आयोजित तीन सय भत्ता पाउने कार्यक्रममा सहभागी भएका थिए उनले तीन सय रूपियाँ पनि बुझे र अतिथिको रूपमा भाषण समेत गरेका थिए निमित्त प्रमुख जिल्ला अधिकारी साई गैर सरकारी संस्थाको कार्यक्रममा सहभागी भएर मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै युवा परिषद अन्तर्गत गठित जिल्ला युवा समितिका अध्यक्ष युवराज साईले कार्यक्रममा नै विरोध गरेका थिए उनले प्रशासनको कर्मचारीले गैर सरकारी संस्थाको कार्यक्रममा सहभागी नहुन निर्देशन हुँदा पनि अवज्ञा गरेकोमा विरोध जनाएका हुन निमित्त क्षेत्रीय प्रशासक धर्मानन्द जोशीले मन्त्रालयको निर्देशन विपरीत प्रमुख जिल्ला अधिकारी र प्रशासन कार्यालय अन्तर्गतका कुनै पनि कर्मचारी गैर सरकारी संस्थाका कार्यक्रमहरूमा सहभागी भएको पाइए कड़ा कार्यवाही हुने बताएका छन् मन्त्रालयले प्रशासनका कर्मचारी गैर सरकारी संस्थाको प्रभावमा प्रभावमा पर्ने भन्दै कुनै कार्यक्रम गोष्ठी छलफल र भ्रमणमा सहभागी नहुने निर्देशन दिएको हो कैलालीका पत्रकार दीपक उपाध्यायलाई पितृशोक परेको छ न्यूज ट्वेन्टी फोर टेलिभिजनका सुदूरपश्चिम प्रमुख रहनुभएका पत्रकार उपाध्यायका त्रिहत्तर वर्षीय बुवा नरनाथ उपाध्यायको गैराती साढे एक बजे आफ्नै निवास तारानगरमा निधन भएको हो निधन भएका उपाध्यायको आजै बिहान मोहना आर्यघाटमा अन्तिम संस्कार गरिएको छ मृतक उपाध्यायका दुई छोरा र दुई छोरी रहेका छन् तपाई युनिटी खबर सुनिरहनु भएको छ डडेलधुरापटले ठूलो क्षेत्रफलमा लगाएको गाँचाका बोटहरू नष्ट गर्यो निजामती सेवा दिवस डडेलधुवामा पनि मनाइयो दिवसको अवसरमा सत्रजना निवृत्त कर्मचारी सम्मानित ड्यूटीबाट एघारवटा स्थानीय तहको खाकालाई आयोगमा पठाउने तयारी प्रदेश नम्बर सातको उच्च अदालत कैलालीमा स्थापना गर्न कानून व्यवसायहरूको सुझाव लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला सूचना सूचना सूचना यस जिल्लाको सदरमुकाम बाग बजार तुफान डाँडा क्षेत्रमा विभिन्न उद्योगी व्यापारीहरूले आफ्नो पसल अगाडि सार्वजनिक सडक पेटी अतिक्रमण गरी पसलका सामग्रीहरू बाहिर राख्ने गरेको कारण मानिसहरूको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 फेरि अन्दाजी छ सात रोपनीमा लगाइएका गाँजाका बोटहरू नष्ट गरेको छ जिल्लाको मरगढी नगरपालिका छ भालुमारी अन्तर्गतको तोली भन्ने गाउँमा स्थानीयहरूले लगाएको गाँजाका बोटहरू प्रहरी चौकी पोखरा र प्रहरी चौकी खोलीको संयुक्त टोलीले नष्ट गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब परीक्षक प्रेम बहादुर साईले जानकारी दिएका छन् प्रेम भट्टराई सहितका पाँचजनाले पाँचजनाको परिवारले लगाएको अवैध गाँजाका बोटहरू नष्ट गरिएको डीएसपी साईले जानकारी दिएका छनृ आज तेह्रौं निजामती सेवा दिवस निजामती कर्मचारीले कार्यक्रम गरी मनाएका छन् सेवा मन्त्री प्रशासन संघीयतामा सुशासन भन्ने मूल नाराका साथ आज दिवस देशभर मनाइएको हो दिवसको अवसरमा आज डडेलधुरामा विविध क्रियाकलाप गरिएका छन् दिवसको अवसरमा शान्तिपूर्ण र्याली निकालिएको छ भने शारीरिक क्रियाकलाप गरिएका छन् साथै दिवसको अवसरमा जिल्लाका विभिन्न सरकारी कार्यालयका जना सेवानिवृत्त कर्मचारीहरू सम्मानित भएका छन् सम्मानित हुने सेवानिवृत्त कर्मचारीहरूमा सातजना जिल्ला स्वास्थ्य कार्यालय तीनजना जिल्ला वन कार्यालय तीनजना जिल्ला हुला कार्यालय र एकजना जिल्ला शिक्षा कार्यालय एकजना जिल्ला अदालत एकजना जिल्ला कृषि विकास कार्यालय र एकजना जिल्ला भू संरक्षण कार्यालयका रहेको सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीले जानकारी दिनुभएको छ दिवसको अवसर पारेर यसअघि नै खुला पुरूष ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो भने महिला म्युजिकल चेयर र फोर्ट प्रतियोगिता समेत सम्पन्न गरेको थियो यसैबीच उता परशुराम नगरपालिकाको जोगबुड़ामा पनि रयाली निकालिएको थियो भने सिद्धनाथ मन्दिर परिसरमा सरसफाई समेत गरिएको पत्रकार मान बहादुर महराले जानकारी दिएका छन् साथै नगरपालिकाको सभा हलमा दिवसकै नारा लगाए लगायतका विषयमा छलफल समेत गरेको उनले जानकारी दिएका छन् नेपाल निजामती सेवा गठन भएको साठी वर्ष पूरा भए पनि दुई हजार बसठी भाद्र साल भदौ बाइस गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो विक्रम सम्मत दुई हजार तेह्र साल भदौ बाइस गते तत्कालीन प्रधानमन्त्री टंक प्रसाद आचार्यले निजामती सेवा इन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो अहिले नेपालमा करिब त्रियासी हजार निजामती कर्मचारी कार्यरत रहेका छन् यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार अर्थ सचिव शान्तराज सुवेदीलाई दिइएको छ यस्तै निजामती सेवा दिवसको अवसर पारेर बोल्ने वक्ताहरूले निजामती कर्मचारीमा लाग्ने आक्षेप हटाउनु पर्नेमा जोड़ दिएका छन् तेह्रौं निजामती सेवा दिवसको अवसरमा दार्चुला सदरमुकाम खलङ्गामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अहिले निजामती कर्मचारीमाथि लाग्ने आरोपलाई सेवाको माध्यमबाट हटाउनुपर्ने बताउनु भएको छ अहिले नागरिकमा परेको नकारात्मक धारणा कम गरेर देखाउने समय भएको भन्दै उहाँले सम्पूर्ण निजामती कर्मचारीहरूलाई आफ्नो काममा दत्तचित्त भएर लाग्न आग्रह गर्नु भएको छ उहाँले पछिल्लो समय आधिकारिक ट्रेड युनियनको निर्वाचन भइसकेको अवस्थामा अब ट्रेड युनियनले कर्मचारीको हकित र सेवामा समर्पित हुनुपर्ने धारणा राख्नुभयो यसै कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश दुर्गा बहादुर भूषालले कर्मचारीहरूले राजनीति भन्दा पनि जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो पछिल्लो समय निजामती कर्मचारीलाई राजनीतिक दलको भातृ संगठनको आरोप लाग्ने गरेको भन्दै आरबाट मुक्त हुन सबै कर्मचारीमा आग्रह गर्नुभयो जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीमा ट्राफिक नियमका बारेमा सचेतना फैलाउने कार्य जारी राखेको छ ट्राफिक दुर्घटनाहरू न्यूनीकरण गर्ने उद्देश्य सहित ट्राफिक नियमका बारेमा सचेतना फैलाउने कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक खडक बमले जानकारी दिनुभएको छ ट्राफिक नियमका बारेमा सर्वसाधारण यात्रु र विद्यार्थीहरूलाई जानकारी गराउन थालेको उहाँले जानकारी दिनुभएको हो ट्राफिक नियमका बारेमा सचेतना फैलाउने क्रममा आज सनातन धर्म उच्च माध्यमिक विद्यालय सिरकोटमा विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेको उहाँले बताउनु भएको छ विद्यार्थीहरूसँग गरेको अन्तर्क्रियामा ट्राफिक नियमका बारेमा जानकारी दिइएको बताइएको छ यस्तै सवारी साधनलाई पनि व्यवस्थित बनाउने कार्य जारी रहेको भरेरी सहायक निरीक्षक बमले जानकारी दिनुभएको छ यसका साथै यातायात व्यवसायहरूलाई पनि ट्राफिक नियमका बारेमा जानकारी गराउने क्रम जारी रहेको उहाँले बताउनु भएको छ लामो समयदेखिको बहस र छलफलपछि जिल्ला प्राविधिक सहयोग समिति डोटीले स्थानीय तह पुनर्संरचनाको खाका आयोगमा बुझाउन अन्तिम तयारी गरेको छ हिजो भएको जिल्ला भेला र आज भएको राजनीतिक दलहरूको बैठकले एघार तहको स्थानीय खाका आयोगमा पठाउने निर्णय गरेपछि प्राविधिक सहयोग समिति अब चाँडै आयोगमा प्रतिवेदन बुझाउनका लागि तयारीमा जुटेको हो हिजो सदरमुकाम सिलगढ़ीमा भएको जिल्ला भेलाले अनुमोदन गरेको एघार तहको खाकामा थप छलफल गर्न आज बसेको राजनीतिक दलहरूको बैठकले पनि एघार तहकै खाका केन्द्रमा पठाउने निर्णय गरेको र त्यसै अनुसार आफूहरू अन्तिम तयारीमा जुटेको प्राविधिक सहयोग समितिका संयोजक कृष्ण गौतमले जानकारी दिनुभएको छ कैलालीका कानून व्यवसायहरूले प्रदेश नम्बर सातको उच्च अदालत कैलालीमा राख्न माग गरेका छन् जिल्ला बार कैलालीले आज आयोजना गरेको उच्च अदालत स्थापना विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी कानून व्यवसायहरूले सो माग गरेका हुन न्यायका उपभोक्ताहरूको सबैभन्दा बढ़ी चाप कैलालीमा भएकाले उच्च अदालत पनि कैलालीमा राखिनुपर्ने जिल्ला बार कैलालीका अध्यक्ष प्रेमचन्दले बताउनु भएको छ उहाँले कैलाली कञ्चनपुरमा मुद्दाको चाप अन्य जिल्लाको भन्दा बढ़ी रहेको भन्दै भौतिक पूर्वाधारको पनि सुविधा भएकाले उच्च अदालत कैलालीमा राख्नुको विकल्प नभएको बताउनु भएको छ कार्यक्रममा वरिष्ठ अधिवक्ता रमेश देव भट्टले कञ्चनपुरका कानून व्यवसाय पनि उच्च अदालत कैलालीमा स्थापना गर्न सहमत रहेको बताउनु भएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ आज अपरान्न चार बजीतिर कैलालीको चौमाला आठ वन भेडामा ट्राक्टर र बस ठोकिएर एकजनाको मृत्यु भएको छ पश्चिमबाट पूर्वतर्फ गइरहेको अन्टेस्ट ट्रेक्टर र ना पाँच ख तेह्र पचास नम्बरको बस ठोकिँदा ट्रेक्टर चालकको घटनास्थलमै मृत्यु भएको छ उनको शनाखत हुन सकेको छैन ठक्कर दिने बसका चालक भने फरार रहेका छन् बसमा सवार नौजना सामान्य घाइते भएका छन् उनीहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशभर मौसम बदली हुनेछ यसका साथै पूर्वी क्षेत्रका धेरै ठाउँ र मध्य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 दिवसको अवसरमा डडेलधुरामा सत्रजना सेवानिवृत्त कर्मचारी सम्मानित डोटीबाट एघारवटा स्थानीय तहको खाकालाई आयोगमा पठाउने तयारी समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रतिनिधि सहयोगी दिलदिवेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ अवस्था समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौ नमस्कार